बदलिएछ मलाई हेर्ने हिँड्थ्यौ पहिले जहाँ अरूलाई नै तिमी भेट्छौ रे हिजो हामी भेट्थ्यौ पहिले जहाँ अरूलाई नै तिमी भेट्छौ रे कसैले सोध्यो छौ तिम्रो मन बदलिएछ तिम्रो मन बदलिएछ मलाई हेर्ने